भन छैन भने गयो जोबाना ढल्की गयो पापी जोबाना ए ढल्की जाने जोबनलाई त्यसो नभन छ भने छ भन छैन भने गयो जोबाना माया भोटलाई रहेछ काँडालाई छैन कि फुलको माया भोटलाई रहेछ काँडालाई छैन कि माया त मलाई तिम्रै लाग्छ घरै पो छैन कि लान्छौ भने लान्छु भन होइन भने ढल्किएर गयो छ भने छ भन छैन भने गयो जोबाना सजिलो हुन्छ कामल गाह्रो छ मुखले भन्न सजिलो हुन्छ कामल गाह्रो छ लागेको माया बिर्से है भन्न निकै नै साह्रो छ बिर्स्यौ भने बिर्से भन होइन भने नगर है यस्तो जमाना छ भने छ भन छैन भने गयो जो बाना ढल्की गयो भावना छैन भने गयो जोबाना ए हैन भने